हस्तीहरूसँगको कुराकानी यो हो कार्यक्रम पप ग्यालरी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्चमा प्रत्येक शनिबार दिउँसो एक बजेको अर्पण खबर पछि पप ग्यालरी ग्यालरी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम पप ग्यालरी तपाईँलाई धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय चार थौलो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम पप ग्यालरीमा कार्यक्रम पप ग्यालरीको साथमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल आज शनिबार बिदाको दिन छ एक बजेको अर्पण खबर सुनिसक्नु भएको छ भने अब पालो हो पप सङ्ग सुन्ने अनि पपसँग रिलेटेड कुराहरू सुन्ने इन्फर्मेसन दिने गर्दछु प्रोग्राम पप ग्यालरीमा पप आर्टिस्टहरू के गर्दैछन् अनि पप क्षेत्रमा चाहिँ के भइरहेको छ सोको जानकारी दिने गर्दछु प्रोग्राममा भने तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी पप ग्यालरीमा आज पनि मसँग उत्कृष्ट चारवटा नेपाली पप गीतहरू छन् सँगसँगै नेपाली पपसँग रिलेटेड इन्फर्मेसनहरू पनि रहेको छ कार्यक्रममा सुरुवात गरौँ यो एउटा सङ्घबाट जसमा आवाज छ निर्णय एन्ड माण्डवी त्रिपाठीको एल्बम हामीसँगै द सिङ्गलबाट रहेको छ भने हामीसँगै अबको क्रममा तिमीलाई देख्दै काटियो आँखा निधारमा ठिका लजालो मुस्का ओके निरायण मान्डवी त्रिपाठीको बोकलमा रहेको सङ्घ हामीसँगै एल्बम हामीसँगै द सिङ्गलबाट तपाईँको लागि फर्स्ट सङ्ग आउट गरिसकेको छु प्रोग्राम पप ग्यालरीमा अल्लजी गाउनु साथ थोरै इन्फर्मेसन तपाईँको माझमा राख्छु एकल साझमा देविका गायिका देविका वन्दना काठमाडौँमा पहिलो पटक एकल गायन प्रस्तुत गर्दैछिन् दुई दशकभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायिका वन्दन वन्दनाले आगामी साउन सोह्र गते होटल रेडिसनमा आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्न लागेका हुन् melody night with Devika Vandana शीर्षकको उक्त कार्यक्रममा देविकाले प्रत्यक्ष वाद्यवादन सहित गीत सुनाउने छिन् मन्त्र दिव्यले आयोजना गर्ने उक्त एकल गायन कार्यक्रममा राष्ट्रिय गीत शुभकामना गीत भजन सुगम सङ्गीतका साथै केही चलचित्र गीतहरू सहित डेढ दर्जन गीत प्रस्तुत हुनेछ एक वर्ष अघि बुटुवलमा एकल गायन प्रस्तुत गरेकी वन्दनाले त्यसपछि अमेरिका तथा बेलायतमा पनि एकल गायन प्रस्तुत गरिसकेकी छिन् अब यहाँनिर एउटा अर्को चर्चा जोड्छु बुबा बने अमृत भन्ने एउटा चर्चा गायक अमृत छेप भित्री बुबा बनेका छन् जसो गर जे गर जे गरे पनि चल्छ नेपालमा भन्ने सङ्घ निकालेका अमृत छेत्री बुबा बनेका छन् अघिल्लो साता उनकी जीवन सङ्गिनी जैसा ताम्राकर छेत्रीले अल्का अस्पतालमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी हुन् अमृत र जैसाले अघिल्लो वर्ष प्रेम विवाह गरेका थिए हाल आमा तथा शिशुको अवस्था सामान्य रहेको गायक छेत्रीले बताएका छन् हरेक कुराको इन्फर्मेसन हुने गर्दछ प्रोग्राम पप ग्यालरीमा विशेष गरी पप सङ्घहरूसँग रिलेटेड इन्फर्मेसनहरू तपाईँको माझमा राख्छु यहाँनिर एउटा नौलो भन्न सुन्नलाई पनि अलिकति नौलै लाग्ने सङ्ग चाहिँ एउटा गायकले निकालेका छन् सोको बारेमा पनि इन्फर्मेसन दिन्छु तर त्योभन्दा अगाडि तपाईँको लागि सेकेन्ड सङ्ग प्ले आउट गर्छु अलिकति डर लाग्यो पुष्पा सुब्बायन विनय केटुको एल्बम फ्युजनबाट अबको क्रममा लाग्यो मेरो बढ्न थाल्यो अलिकति डर लाग्यो धड्का मेरो बढ्न थाल्यो यो मायाको दुनियाँमा पहिला हुँदो रहेछ यस्तै हुँदो रहेछ अलिकति डर लाग्यो धडकन मेरो गर देखि मैले तिमीलाई भेटे मेरो दुनियाँमा तिमीलाई सजाए हर झुक झुकी तिम्रो नाममा गरे हर पल तिम्रो कल्पनामा डुबे आहा जबदेखि मैले तिमीलाई भेटे मेरो दुनियाँमा तिमीलाई सजाए हर झुक झुकी तिम्रो नाममा तिम्रो कल्पनामा डुबे मेरो भाग्यको रेखामा कोरेको तिमी रहेछौ तिमी रहेछौ पहिलो भेट पहिलो नजर जीवनभरको साथ यो मुखले लुक्न लाग्यो कोमाल प्रेमको स्पर्शले अङ्ग अङ्गमा सुवास छायो सुस्तारी सुस्तारी छेउमा आयो जुन पानी लाजाले लुक्न लाग्यो कोमाल प्रेमको स्पर्शले अङ्ग अङ्गमा सुवास छायो यो मिलनको घडी है डर लाग्यो धर्कन मेरो बढ्न थाल्यो यो साथ यो बन्धन छुट्ने छैन कहिले जीवनभरि साथ दिने बाचा गर्छु तिमीसँग अहिले तिमीसँग अहिले यो साथ यो बन्धन छुट्ने छैन कहिले छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष घोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु म छोरो त आयो भन्छु म होइन धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म त्यसको जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सही चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छु म कुरुको त्यही गइहाल बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot H M K Chitwan dot कम मनोरञ्जन केन्द्र खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास सम्पर्क रोज एजुकेसन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 बाँकी नै छ त्योभन्दा अगाडि तपाईँको लागि थर्ड सङ्ग प्ले आउट गर्छु थर्ड सङ्ग रहेको छ सुन्दरी हो सुन्दरी दानियलको आवाजमा रहेको एल्बम खुबीबाट अबको क्रममा सुन्दरी ओ सुन्दरी आकाश हो परी हेर्न मन लाग्छ तिमीलाई सारा दिन एकैछिन नदेख्दामा साह्रो हुन्छ यो मनलाई बिच उदासीमा हरेक जहाँ जहाँ तिमी जान्छौ तिम्रै पछि म आउँछु चाहे तिमी जे सुकै so ओके सुन्दरी सुन्दरी बाई दानियल एल्बम खुबीबाट तपाईँको लागि थर्ड सङ्ग प्ले आउट गरिसकेको छु प्रोग्राम पप ग्यालरीमा अझै एउटा सङ्ग छ सँगसँगै इन्फर्मेसनहरू पनि बाँकी छ मैले भनेको थिएँ केही बेर अगाडि एउटा भिन्नै टेस्ट दिने खाले सङ्ग बनेको छ सो सङ्घको जानकारी दिन्छु भनेर भनेको थिएँ लछु प्रकाशले प्रयोग गरेका छन् यो सङ्घलाई गायक लछु प्रकाश मल्लले विश्वका प्रसिद्ध व्यक्तिहरूको नाम समावेश गर्दै एउटा गीत तयार पारेका छन् आई लभ यु बोलको उक्त गीतमा मल्लले ती व्यक्तिहरूको नाम उच्चारण गर्दै आई लभ यु शब्दलाई दोहोऱ्याएका छन् I love you Michael Jackson I love युबाट प्रारम्भ हुने यो गीतमा मल्लले Bob Marley Shakira Bruce Lee Mike टाइसनदेखि गौतम बुद्ध र महात्मा गान्धीलाई समेत सम्बोधन गरेका छन् गीतको शब्द तथा सङ्गीत पनि गायक मल्लले नै तयार पारेका हुन् यो गीतको म्युजिक भिडियो पनि तयार छ जसलाई होम धितालले निर्देशन गरेका छन् कस्तो छ युट्युबमा गएर सर्च गर्नुहोस् अनि हेर्नुहोस् र भन्नुहोस् तपाईँलाई कस्तो लाग्छ अलिकता छुट्टै टेस्ट दिन्छ दिँदैन सोको बारेमा जानकारी दिनुहोस् यति बेला देव श्रेष्ठ हङकङमा छन् केका लागि छन् सोको पनि जानकारी दिइहाल्छु हङकङमा पटक पटक देखे सुनिएकै गायक थिए दिप श्रेष्ठ तर उनका सदवार गीत सुन्ने रहर अझै सेलाएको रहेनछ के पाका के युवा सबैको मन पगाले दिप श्रेष्ठले उनी यसपटक भन्दा पनि सम्मानित हुन श्रीमती सोफिया श्रेष्ठ गुरुङसँग हङकङ पुगेका थिए नेवार समाज हङकङले नेपाली सांगीतिक क्षेत्रमा श्रेष्ठले पुर्याएको योगदानका लागि गत आइतबार श्रेष्ठलाई सम्मानित गरेको हो गायक श्रेष्ठसँगै पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी समेत हङकङ आएकी थिइन् उनलाई समेत समाजले सम्मान गर्यो उद्घोषणको जिम्मेवारी सम्हालेकी जोशी कार्यक्रमको आकर्षण थिइन् नेपालबाटै पुगेकी सुषमा राईको जोशीलो नृत्यले वातावरण तताउँदै राति अबेरसम्म चलेको सांगीतिक साथमा स्थानीय कलाकारहरू नागेन्द्र श्रेष्ठ गणेश पराजुलो हरिश्रेष्ठ कृष्ण भक्त महर्जन शिव प्रधान रेशमा थापा सोनम महर्जन मणिकुमार राई विजय गुरुङ महेश शिल्पकार विजय श्रेष्ठ स्वदेश महर्जन मोहन सुनार राजेन्द्र डङ्गल आदिको उल्लेखनीय सहभागिता रहेको थियो एउटा माहौल बनेको थियो आज मैले तपाईँको बासमा रहेर केही इन्फर्मेसनहरू राखेर केही सङ्घहरू प्लेआउट गरिसकेको छु अझै लास्टमा एउटा सङ्घ प्लेआउट गर्छु नै अब भने बिदा माग्नुपर्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्फोड एक सय चार थोप्लो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै radio Arpan one four point five hertz presents program pop ग्यालरीबाट नेक्स्ट स्याटरडेको लागि स्याटरडेसम्मको लागि म तपाईँको दिलको साथी Rajan Dil Gurung always love Nepali music भन्दै छुट्टिन्छ हवस् त नमस्ते हेभ ग्रेट टाइम विचारहरू थाप्ती राखे सम्झी सम्झी झुकिरहन्छ म त म त थोरै थोरै खेलेर मे अगाडि छामी हेरे बढ्यो मेरो ढुकढुकी अङ्गालोमा बाँधिदिँदा के भो मलाई खक्ने तिम्रो नारी छामी हेरे बढ्यो मेरो ढुकढुकी अङ्गालोमा बाँधिदिँदा के भो मलाई खक्ने चुलबुले मनालाई भन्न खोजे पाउन सकिन स्पर्शले तान्यो मलाई रोक्न सकिएन थोरै थोरै खेले झुमे थोरै थोरै खेले रमे तिमी जस्तै जस्तै जस्तै जस्तै जवानीलाई साँची राखे इच्छाहरू थाती राखे तिमी सम्झी सम्झी सम्झि सम्झी झुकिएर नाचे म त टुट्टेसँग झुकिएर हाँसे म त टुट्टेसँग थोरै थोरै खेले झुमे थोरै थोरै खेले रमे जवानीलाई साँची राखे मनहरू थाप्ती राखे मनोरञ्जनका लागि सुन हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्जोनी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण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 सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क restore sun solar and suppliers Chainpur एक बहिराचोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता ललो कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नल्याउ कवि खुसीसँग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल माने जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसलमा नै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सोनचाँदीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एक मात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई high school road Tadhi phone number शून्य मोबाइल नम्बर अन्ठानब्बे तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल आज पनि नयाँ कपडामा झुक्कियो न मजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा सिफन साडी बुटी कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan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 घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन अल्मुनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ नेपाल उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सर्वोत्कृष्ट नतिजा दिलाउन सफल यस नेपाल उच्च माध्यमिक विद्यालय रत्नगर चितवनमा शैक्षिक सत्र दुई हजार एकात्तरका लागि विज्ञान व्यवस्थापन मानविकी र शिक्षा शास्त्र संकायमा भर्ना खुलेको जानकारी गराइन्छ एवं विज्ञान संकायमा सीमित सिटमा मात्र भर्ना लिइने जानकारी गराइन्छ प्राचार्य नेपाल उच्च माध्यमिक विद्यालय रत्न नगर चितवन फोन शून्य छप्पन्न पाँच साठी एक सय दुई हार्दिक बधाई दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई विगत अठार वर्षको सफलतासँगै प्लस टूदेखि एमबीएस लेभलसम्म कक्षा सञ्चालन गरी आफ्नो विशिष्ट स्थान ओगट्न सफल पूर्वी चितवन पर्साको यस इन्टरनेसनल कलेजमा कक्षा एघारका लागि विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुलेको बेहोरा सम्पूर्ण अभिभावक ज्यू विद्यार्थी वर्ग विद्यालय परिवार एवं शुभचिन्तकहरूमा सहर्ष जानकारी गराउँदछौ क्याम्पस प्रमुख international college Parsa Chitwan phone शून्य छप्पन्न पाँच बयासी पाँच सय एक मोबाइल अन्ठानब्बे एकचालिस त्रिचालिस चौरात्तर अन्ठानब्बे दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै विज्ञान तथा व्यवस्थापन संकाय अध्ययनका लागि चितवन जिल्लाकै उत्कृष्ट गन्तव्य एस न्यू क्यापिटल कलेजमा कक्षा एघारमा pure science science with computer science तथा व्यवस्थापन संकायको लागि भर्ना फारम वितरण भइरहेको जानकारी गराइन्छ साथै यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट तथा ट्राभल एन्ड टुरिज्म विषयहरू पनि अध्यापन गराइने तथा तथा विद्यार्थीको सुविधाको लागि थप यातायात र होस्टेलको समेत व्यवस्था गरिएको छ प्राचार्य new capital college Ratnagar Chitwan phone number शून्य छप्पन्न पाँच साठी नौ सय सतासी पाँच एकसठी नौ सय तेइस र पाँच त्रिसठी चार सय तेत्तिस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनकै शैक्षिक इतिहासमा विशिष्ट स्थान ओगट्न सफल साथै स्थापनाको पहिलो वर्षमा नै उच्च माध्यमिक शिक्षा परिषदद्वारा लिएको कक्षा एघारको वार्षिक परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार एकहत्तर बहत्तरका लागि व्यवस्थापन तथा मानव मानविकी संकायतर्फ कक्षा एघारमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ प्रिन्सिपल स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर बाह्र फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय बयासी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौध र अन्ठानब्बे चार पचास त्रिचालिस चार सय साठी अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेक अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरंजन का लगी सुनो हजरा यस अर्पण समाचार को साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न